बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Thank you. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट कंग्रेसका जनजाति नेताहरूद्वारा सभापति सुशील कोइरालासँग छलफल एमाले पोलिटब्युरो बैठक बस्दै ए नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चिनिया राष्ट्रपति पिङसँग भेटवार्ता गर्नुहुँदै ए माओवादीसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न साना पन्ध्र दलहरूको बैठक जारी पाकिस्तान र इरानको सीमालाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परि सत्तरी भन्दा बढीको मृत्यु चीनद्वारा सैन्य शक्तिमा आफ्नो छवि विश्व सामु प्रस्तुत र इन्डियन प्रिमियर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 मुद्दालाई पार्टीले विशेष रूपमा उठाउनु पर्ने लगायतको मागका बारेमा सभापतिलाई जानकारी गराइएको जनजाति नेता इन्द्र बहादुर गुरूङले जानकारी दिनुभयो नलपरासीको त्रिवेणीमा सकिएको महासमिति बैठकबाट यो विषय टुङ्ग्याउने भने पनि त्यसो नभएकाले आज भेटेरै मागबारे जानकारी गराएको नेता गुरूङले बताउनुभयो नेकपा एमालेको पोलिट ब्युरो बैठक आज पनि जारी छ पार्टी कार्य बल्खुमा जारी बैठकमा चुनावको तयारीका लागि पार्टीको आगामी रणनीति लगायतका विषयमा आधिकारिक धारणा तय गर्ने जनाइएको छ आजको बैठकमा आगामी चुनावको रणनीतिको विषयमा बोल्न बाँकी सदस्यले आज आफआफ्नो धारणा राख्ने पोलिट ब्युरो सदस्य प्रदीप गेवालीले जानकारी दिनुभयो यसअघि हिजो बसेको बैठकमा नेपाली कंग्रेससँग मैत्रवध प्रतिस्पर्धा र सहकारी दुवै गर्ने तथा विचार मिल्नेसँग सहकारी गरेर चुनाव जाने भन्ने विषयमा अधिकांश सदस्यले जोड दिएका छन् चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चिनिया राष्ट्रपति से जिनपिङसँग भेटवार्ता गर्दै हुनुहुन्छ राजधानी बेजिङमा हुने भेटवार्तामा नेपाल चीन सम्बन्ध चीनले नेपाललाई गरिरहेको सहयोग र नेपालको समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ माओवादी अध्यक्ष प्रचण्डले आजै चिनिया राजनीतिका दलका उच्च तहका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले विघटित संविधान सभामा रहेका दलहरूबीच आफ्ना मुद्दाहरूमा न्यूनतम सहमति भए निर्वाचनमा जान सकिने बताउनु भएको छ उहाँले सहमतिका बुदा अघि सार्दै राष्ट्रपतिसँग भएका दलहरूको सहमति र अन्तरिम चुनावी मन्त्री परिषद गठन गर्दा गरिएका एघार बुधे सहमति खारेज भए आफूहरू निर्वाचनमा जाने बताउनुभयो रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उपाध्यक्ष गजरेले नेकपा माओवादीसहित आन्दोलनरत दलहरू निर्वाचनको निर्वाचन निर्वाचनमा जानको लागि पनि वर्तमान सरकारले राजीनामा दिनुपर्ने जिकिर गर्नुभयो उहाँले वर्तमान सरकार नहटेर यसअघि भएका सहमति खारेज नभई आगामी मङ्सिरमा हुने भनेको चुनाव पनि बेथुलले चेतावनी दिनुभयो आगामी निर्वाचनमा एकीकृत नेकपा माओवादीसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न साना पन्ध्र दलहरूको बैठक आज बसिरहेको छ राजधानीको पुतली सड़कमा जारी बैठकमा मुख्यतया गठबन्धनमा रहेका साना दलहरूको भूमिकाको विषयमा छलफल चलिरहेको छ पछिल्लो समयमा आफूहरूलाई जिम्मेवारीबाट अलग गराएको भन्दै साना दलहरूले असन्तुष्टि फोक्दै आएका थिए नेकपा माओवादी मातृका यादव समूहले वैद्यपक्ष माओवादीसँग तत्काल पार्टी एकता नहुने जनाएका छन् ड्यास माओवादीसँग हुने भनेको एकता हल्ला भएको भन्दै उसले तत्काल एकता हुनै नसक्ने दावी गरेको छ पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मातृका समूहको माओवादी जिल्ला संगठन रूपन्देहीले आज भैरवमा पत्रकार सम्मेलन गरी उक्त कुरा आएको हो जिल्ला सेक्रेटरी गोविन्द पङ्गेनीले वैद्यपक्ष माओवादीका विभिन्न सोह्रवटा कमजोरी औलाउँदै एकीकरण हुन नसक्ने बताउनुभयो प्रहरीले बालाजुबाट चारजनालाई अत्याधुनिक हतियारसित पक्राउ गरेको छ गैराती बालाजु स्थित मेनगर क्षेत्रबाट चारजनालाई नियन्त्रणमा लिएको बालाजु प्रहरीले जनाएको छ उनीहरूको साथबाट जीएससी पाँच क्यालिभर बाइस एलआरएसभी लेखिएको जर्मन राइफल एक थान त्यसका त्रिपन्न राउण्ड गोली दुई म्यागजिन र जर्मन रिभरबल एक थान बरामद गरिएको छ पक्राउ परेका मध्ये एक माओवादी लडाकुका पूर्व कमान्डर भएको भने पनि अझै नखुलेको प्रहरीले जनाएको छ उनीहरूसँग सोधपुछ जारी रहेको बताइएको छ भाउ घटेसँगै नेपाली बजारमा सुनको माग र वितरणको सन्तुलन बिग्रिएको छ सोमबार र मंगलबार गरी छ हजार तीन सय रुपियाँ घटेर सुनको भाउ तोलाको उनपचास हजार पाँच सय रुपियाँमा झरेपछि माग हात्तै बढेको छ उपभोक्ताले सुन खरिदमा चासो देखाए पनि व्यापारीहरूले भने भाउ बढ्ने आशामा बेच्न मानेका छैनन् भाउ घटेपछि घाटा हुने डरले व्यवसायहरूले पसल बन्द गरेको आरोप लागे पनि व्यवसायहरूले भने सुन नै नभएकोले व्यवसाय बन्द गरेको दावी गरेका छन् साथी व्यवसाय महासंघका निवर्तमान अध्यक्ष तेजरत्न साकेले वाणिज्य ब्याङ्कहरूले सुन नदिएकाले माग अनुसार आपूर्ति गर्न नसकिएको बताउनुभयो बजार भाव घटेपछि ब्याङ्कहरूले सुन नदिने तर उपभोक्ताले भने माग गरिरहने भएकाले आफूहरू बीचमा परेको गुना उहाँको गुनासो छ नेपाल बैंक संघका अध्यक्ष राज नरसिंह भण्डारीले वाणिज्य ब्याङ्कहरूले पालो अनुसार सोन वितरण गरिरहे पनि एकैपल्ट माग बढेकाले समस्या आएको बताउनुभयो व्यवसायीहरूले सुन नपाएको गुनासो गरेकाले ब्याङ्कहरूबाट सुन बिक्रीमा समस्या हुन नदिन प्रयास भइरहेको उहाँको भनाइ छ सोमबारदेखि सुनको भाउ ओह्रालो लाग्न शुरू भएसँगै नेपालको सुन बजारमा कारोबार निकै प्रभावित भएको हो दुई दिन घटेको सुनको भाउ आज भने स्थिर छ अब पालो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 छ घटनामा धेरै मानिस हताहत भएको नसक्ने आशंका गरिएको छ त्यस्तै भूकम्पले पाकिस्तान मा ठूलो जनधनको क्षति भएको छ भूकम्पको झड्का उत्तरी भारत लगायत मध्यपूर्वका विभिन्न सहरहरूमा पनि महसुस गरिएको थियो सो भूकम्पमा इरानमा विगत पचास वर्षमा आएको सबैभन्दा ठूलो भूकम्प भएको अधिकारीहरूले बताएका छन् अर्थतन्त्रको हिसाबले विश्वको दोस्रो ठूलो देशको रूपमा परिषद चीनले सैन्य शक्तिमा पनि आफ्नो छवि विश्व सामु प्रस्तुत गरेको छ हालै चीनले आफ्नो सैन्य शक्ति पहिलो पटक सार्वजनिक गरेको हो रक्षा सम्बन्धी एक पत्र जारी गरी चीनले आफूसँग आठ लाख पचास हजार स्थल सेना भएको बताएको छ त्यस्तै नौसेनामा दुई लाख पैतिस हजार सैनिक परिचालन गरिएको पत्रमा उल्लेख छ त्यसै गरी वायुसेनामा तीन लाख अन्ठानब्बे हजार सैनिक कार्यरत भएको चीनले जनाएको छ चीनले सन् दुई हजार बाह्रमा रक्षा बजेट एघार दशमलव दुई प्रतिशत बढाएर करिब एक अर्ब डलर पुर्याएको छ श्वेतपत्रमा शान्तिपूर्ण विकासमा राष्ट्रिय प्रतिबद्धता कायम रहेको समेत उल्लेख गरिएको छ चीनले देशका विभिन्न प्रान्तमा सेनाको उपस्थिति र नेतृत्वको ढाँचाका विषयमा पनि पारदर्शी किसिमले श्वेतपत्र मार्फत सार्वजनिक गरेको छ अब खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् अपरान्ह सभा चार बजेपछि हुने पहिलो खेलमा पुणे वारियर्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म पाँच खेल खेलेको हैदराबाद तीनमा जित र दुई हार बिहोर्दै छ अङ्कको साथ चौथो स्थानमा छ भने समान खेल खेलेको पुणे दुईमा जित र तीनमा हारसहित चार अङ्क जोड्दै अन्तिमबाट दोस्रोमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ मुम्बई आजको खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पछि पार्दै पहिलो स्थानमा उक्लने योजनामा छ भने समान चार खेल खेलेको राजस्थान उसलाई रोक्दै अगाडि बढ्ने धुनमा हुनेछ समान छ अङ्क रहे पनि राजस्थान रन रेटमा मुम्बई भन्दा पछि छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कंग्रेसका जनजाति नेताहरूद्वारा सभापति सुशील कोइरालासँग छलफल एमाले पोलिट ब्युरो बैठक बस्दै ए नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आज चिनिया राष्ट्रपति पिङसँग भेटवार्ता गर्नुहुँदै ए माओवादीसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न साना पन्ध्र दलहरूको बैठक जारी पाकिस्तान इरानको सीमालाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परि सत्तरी भन्दा बढीको मृत्यु चीनद्वारा सैन्य शक्तिमा आफ्नो छवि विश्व सामु प्रस्तुत र इन्डियन प्रिमियर लिगमा आज पुणे र सनराइजर्स तथा मुम्बई र राजस्थान भेट्दै हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला रेडियो अर्पण एक से चार थोपलो